पश्चिममा वर्षेनी मानव हत्याका घटना बढ्दै हत्याका घटना सबैभन्दा बढी कञ्चनपुरमा मर्मत अभावमा जिल्ला प्रशासन कार्यालय जोड्ने सड़क क्षति हुने क्रम बढ्दै हाललाई मर्मत गर्न नसकिने अमरगढी नगरपालिकाको भनाई खुटिया दिपाल सड़क खण्ड निर्माणको कार्य चाँडै अगाडि बढ्ने मन्त्री लेखकको भनाई यस क्षेत्रको विकासका लागि सड़क सञ्जाल विकास गर्नु महत्वपूर्ण रहेकोमा जोड र डोटीमा छयासीजना ग्राहकको विद्युत लाइन काटियो अछाममा टेलिकम कर्मचारीको मनमानी सेवाग्राही मर्कामा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सुदूरपश्चिममा हत्याका घटना वर्षेनी बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ क्षेत्रीय प्रहरी कार्यालय दिपाले दिएको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा सुदूरपश्चिममा बाह्रसठी जनाको हत्या भएको छ यसअघिका दुई वर्षमा क्रमशः साठी र छप्पन्न जनाको हत्या भएको थियो तथ्याङ्क अनुसार गत वर्ष सबैभन्दा बढी कञ्चनपुरमा हत्या भएको छ सो जिल्लामा पाँच महिला र बाह्र पुरूष गरी जनाको हत्या भएको छ यस्तै कैलालीमा तेह्रजना डोटीमा जना र बाजरामा सातजनाको हत्या भएको छ यस्तै बझाङमा पाँच बैतरीमा चार अछाम र दार्चुलामा तीन तीन र डडेलधुरामा दुई पुरूषको हत्या भएको छ यस्तै तीन वर्ष अवधिमा अठासी जनाको हत्या गर्ने प्रयास भएको छ उनीहरूको ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ज्यान लिने गरी हमला गरिएकामा उनातिस महिला र उनासाठी पुरूष रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ यस अवधिमा तीन सय सोह्रजनाको भवितव्यले ज्यान गएको छ लामो समयदेखि मर्मत अभावमा जिल्ला प्रशासन कार्यालय डडेलधुरा जोड्ने सड़क क्षति थप क्षति हुने क्रम बढ्दै गएको छ तोफान डाँडादेखि प्रशासनसम्मको उक्त सड़कमा केही समय पहिले ससना रहेका खाल्डा खुल्डीहरू अहिले ठूला बनेका छन् समयमै मर्मत नगरिदा तुफान डाँडादेखि जिल्ला शिक्षा कार्यालय नजिक हुँदै प्रशासनसम्म पुग्ने सड़कमा अलिकति पनि तीव्र गतिमा सवारी चलाएमा दुर्घटना हुने जोखिम रहेको छ चालकहरूले सावधानीपूर्वक सवारी चलाएमा दुर्घटनाबाट त जोगिएला तर मर्मत नगरिदा सड़कको रूप नै कुरूप बन्दै गएको छ उता अमरगढ़ी नगरपालिकाले भने हाललाई सड़क मर्मत गर्न नसकिने जनाएको छ गएको पुस सत्रमा भएको नगर परिषदमा सो सड़कबारे उपभोक्ताहरूबाट मर्मतका नाममा कुनै पनि योजना नआएकाले मर्मतका लागि रकम नछुट्याइएको नगरपालिकाका कार्यकारी अधिकृत मातृका प्रसाद भट्टराईले प्रतिक्रिया दिनुभएको छ जिल्ला प्रशासन कार्यालय जाने सड़क भएकै कारण यता प्रमुख जिल्ला अधिकारीले केही त चासो देखाउनु भएको छ तर काम हुन सकेको छैन प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले नगरपालिकाले शुरूआतमा सड़क डिभिजन कार्यालय कुलपाते डोट कोटीले बनाएको बताएपछि आफूले सड़क मरमत गर्नुपर्ने भनेर सड़क डिभिजनलाई पत्राचार गरेको बताउनु भएको छ सड़क डिभिजनले चाँडो मरमत नगरेमा मर्मत गर्न नसके पनि नगरपालिकाले नै खाल्डा खुल्डीहरू पुर्ने काम भने गर्नुपर्ने उहाँले जिकिर गर्नु भएको छ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश रेखकले कुटिया धिपायल सड़क खण्ड निर्माणको कार्य तुरन्त अगाडि बढाउने बताउनु भएको छ मन्त्री बनेपछि पहिलोपटक सुदूरपश्चिम पुग्नुभएका मन्त्री लेखकले हिजो कैलालीको अत्तरीमा आयोजित एक कार्यक्रममा सो कुरा बताउनु भएको हो मन्त्री लेखकले खुटिया दिपायल सड़क खण्ड निर्माण कार्य रोकिएको बारे आफूले अध्ययन गरिरहेको र निर्माणको लागि केही समस्या भए त्यो समस्याको सामना गरेर भए पनि निर्माण कार्य अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएको छ उहाँले सुदूरपश्चिममा विकासका पूर्वाधार तयार नहुँदा अन्य क्षेत्रभन्दा अहिले सुदूरपश्चिम विकासमा पछाडि परेको बताउनु भएको छ यहाँको विकासका लागि सड़क सञ्जाल महत्वपूर्ण रहेको मन्त्री लेखकको भनाइरहेको छ नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री लेखकले अत्तरीय धनगढ़ीलाई एउटै शहरको रूपमा विकास हुने सम्भावना रहेको बताउनु भएको छ उहाँले संघीयतामा अत्तरीय अबको आर्थिक केन्द्र बन्नेतर्फ संकेत गर्दै त्यसको लागि दिपायल कुटिया द्रुत मार्ग सेती लोकमार्ग र महाकाली लोकमार्ग निर्माणको कार्यमा पनि जोड़ दिनुपर्ने बताउनु भएको छ अत्तरी नगरपालिकाको स्याउरे बजारका स्थानीय वासीहरूले पनि खुटिया दिपायल सड़क निर्माणको कार्य जसरी भए पनि अगाडि बढ़ाउन मन्त्री समक्ष माग गरेका थिए कैलाश खोला ट्र्याक्टर दुर्घटनामा परि ज्यान गुमाउनेका आफन्तले चार महिना बितिसक्दासम्म पनि क्षतिप्रति पाउन सकेका छैनन् भने घाइतेहरूको उपचार खर्च समेत पाएका छैनन् गत जेठ उन्नाइस गते अछाम सदरमुकाम मंगलसेनबाट साँपेपगढ जाँदै गरेको से एक त एकसठी पैंसठी नम्बरको ट्र्याक्टर कैलाश खोला नजिकै दुर्घटना हुँदा दुईजनाको ज्यान गएको थियो भने आठजना घाइते भएका थिए दुर्घटनामा सामेबगर नगरपालिका वडा नम्बर दसका यज्ञराज भुल र सोही नगरपालिका वडा नम्बर छका सरोज कुँवरको ज्यान गएको थियो बैतरीमा द्वन्दकालमा भत्किएका अधिकांश इलाका वन कार्यालयहरू अझै पनि पुननिर्माण हुन सकेका छैनन् यस्तै कतिपय भवनहरू जीर्ण अवस्थामा रहेका छन् जिल्लामा मेलौली देउलेक कुलाउ मालिका गाजरी सतबाज र हाट गरी आठवटा इलाका वन कार्यालय रहेका छन् भने तीमध्ये मेलौली र कुलाउका इलाका वन कार्यालयहरूको पुननिर्माण सुस्त गतिमा भइरहेको छ द्वन्दकालमा सुरक्षित रहेका अन्य कतिपय इलाका वन कार्यालयहरू पनि अहिले जीर्ण अवस्थामा रहँदा प्रयोगमा आउन सकेका छैनन् देउलेक मालिका गाँजरी सदबाज र हाट छवटा इलाका वन कार्यालयका भवनहरू जीर्ण अवस्थामा रहेको वन कार्यालयको भनाइरहेको छ डोटी साना जलविद्युत कार्यालय दिपायलले लामो समयदेखि महसुल नबुझाउने छ्यासी जना ग्राहकको विद्युत लाइन काटेको छ विद्युत कार्यालय दिपाल तथा सिलगढ़ी शाखामा झण्डै एक करोड़ पन्ध्र लाख रुपियाँ भन्दा बढी विद्युत महसुल उठाउन बाँकी रहेको छ डुटीमा दस हजार आठ सय जना ग्राहक रहेका छन् विद्युत कार्यालयले लामो समयदेखि महसुल नतिर्ने जिल्ला तथा क्षेत्रीय स्तरका सरकारी कार्यालयलाई सात दिनभित्र रकम बुझाउन तथा नबुझाए लाइन काटिने पत्र समेत पठाइसकेको विद्युत कार्यालय दिपालका प्राविधिक प्रमुख पदम भट्टले बताउनु भएको छ उहाँले भन्नुभयो कतिपय सरकारी कार्यालयको वर्षौंदेखिको लाखौं रकम बुझाउन बाँकी देखिएकाले सम्बन्धित कार्यालयलाई पत्र पठाउनका साथै पत्र पत्रिकामा सूचना समेत प्रकाशित गरेका छौं नबुझाए लाइन काटिने हुनेछ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio Unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ बैतडीको विभिन्न गाविसमा गौरा पर्वलाई लक्षित गरी मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ जिल्लाका अधिकांश ग्रामीण भेगरमा स्थानीय समिति गठन गरी गौरवपर्व अवधिभर मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएका हुन् जिल्लाका ग्वालेका मठैराज भटना नागार्जुन लगायतका गाविसमा गौरवपर्वको बेला हुन सक्ने सम्भावित अराजक गतिविधिहरूलाई मध्यनजर गर्दै सतर्कता अप्नाइएको स्थानीयको भनाइरहेको छ मठराजमा एक हप्तापछि वृह सांस्कृतिक तथा सांगीतिक कार्यक्रमलाई मध्यनजर गरेर मदिरा बिक्री वितरण तथा ओसार पसारमा रोक लगाइएको कार्यक्रम संयोजक महेशराज पन्तले जानकारी दिनुभएको छ नेपाल टेलिकम शाखा आसामले सेवाग्राहीलाई सेवा नदिएरै फर्काउने गरेको छ टेलिकम शाखाले विभिन्न वाहना बनाएर सेवाग्राहीलाई ढाँट्ने गरेको सेवाग्राहीको गुनासो रहेको छ कार्यालय प्रमुख खडक धामी कामको सिलसिलामा जिल्ला बाहिर गएको समयमा कार्यालयका अन्य कर्मचारीमा मनोमानी बढेको हो कार्यालयमा आउने सेवाग्राहीको सानो समस्यामा पनि हाकिम छैन भन्दै फर्काउने गरेको बताइएको छ कार्यालय प्रमुख धामीले आफूले निमित्तको जिम्मा चुडामणि देवकोटालाई दिएको बताउनु भएको छ कार्यालय प्रमुख र कर्मचारी देवकोटाको बीच आपसी मनमुटाव हुँदा कामकाज प्रभावित बनेको स्रोतले जनाएको छ कार्यालयका निमित्त प्रमुख देवकोटाले भने आफूलाई काउन्टरमा नबस्न भनेकाले फिल्डमा रहेको जानकारी दिनुभएको छ बैतडीको तल्लो विकट क्षेत्र सोराडमा विभिन्न गाविसस्थित भारत जोड्ने घाटहरूमा सञ्चालित डुङ्गा चालकहरूले मनपरी ढंगले भाडा असुल्ने क्रम अझै रोकिएको छैन सरकारले तोकेको भाडाभन्दा बढ़ी भाडा लिने गरेको कारण यात्रुहरूलाई शास्ति भएको छ सरकारी निर्णय र नियम भन्दा दोब्बर र चौबर भाडा लिने गरेका कारण स्थानीयवासी लगायत डुङ्गामा ओहोर दोहोर गर्नेलाई निकै शास्ति भएको स्थानीयले बताएका छन् पञ्चेश्वर महाकाली लगायत आधा दर्जन गाविसका स्थानीय बासिन्दाहरू दैनिक उपभोग्य वस्तु र औषधि उपचारका लागि सीमावर्ती भारतको लुहाघाट लगायत विभिन्न भारतीय बजारमा जाने गर्दछन् सदरमुकाम जोड्न यातायातको सुविधा नहुँदा बैतडीको तल्लो सुरारमा कुसमौत घाट घाट मेम्बर घाट लगायतका आधा दर्जन बढ़ी घाटहरू सञ्चालित रहेका छन् डुङ्गा चालकले त्यसको सरकारी मापदण्ड उल्लंघन गर्दै प्रति व्यक्ति पचासदेखि सय रूपियाँ लिने गरेको स्थानीयले गुनासो गरेका छन् नेपाल माताको पचहत्तर फिट अग्लो अष्ट धातुको मूर्ति स्थापनाका लागि प्रत्येक नागरिकबाट कम्तीमा रू एक सहयोग माग गरिएको छ कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका स्थित ऐतिहासिक शारदापीठ झम्केनी धाममा सो मन्दिर निर्माणका लागि जगत गुरू बालसन्त मोहन शरण देवाचार्यले विभिन्न जिल्ला हुँदै उपत्यकामा पदयात्रा गरी सहयोग जुटाउन शुरू गर्नु भएको हो मन्दिरमा पचहत्तर जिल्लाको प्रतिनिधित्व गराउने उद्देश्यले पचहत्तर फिट अग्लो अष्ट धातुको मूर्ति नेपाल माताको मूर्ति राखिने भएको छ मन्दिर निर्माणको लागि सहयोग जुटाउने क्रममा जगतगुरू देवाचार्यले पश्चिम नेपालका सैतिस जिल्लाको भ्रमण गरी साउन उनातिस गते उपत्यका पुग्नु भएको काठमाडौँ उपत्यका पदयात्रा व्यवस्था समितिले जनाएको छ उहाँले अहिले उपत्यका विभिन्न भागमा पैदल यात्रा गरी सहयोग संकलन गरिरहनु भएको छ डडेलधुराको जोगबुडाको लालढुङ्गा बजार क्षेत्र अनुगमन गरिएको छ हालै मात्र त्यस क्षेत्रमा स्थापना भएको इलाका प्रशासन कार्यालय जोगबुडाले। होटेल किराना पसल र मदिरा पसलहरू छड्के अनुगमन गरिएको इलाका प्रशासनले जनाएको छ अनुगमनमा परशुराम नगरपालिका र इलाका प्रहरी कार्यालयले पनि सहयोग गरेका थिए तेह्रवटा होटल बाह्रवटा किराना पसल र केही मदिरा पसलमा अनुगमन गरिएको थियो अनुगमनका क्रममा होटलहरूमा सरसफाईको कमी रहेको भेटिएको थियो भने किराना पसलहरूमा म्याद नागेका बिँडी र गुटखाहरू भेटिएको अनुगमन टोलीले जनाएको छ साथै मदिरा पसलहरूले मदिरा बेचबिखनको समय उल्लंघन गरेको पाइएपछि उनीहरूलाई साँझ पाँच बजेदेखि राति आठ बजेसम्म मात्रै मदिरा बिक्री गर्न निर्देशन दिएको इलाका प्रशासन कार्यालय जोगबुडाका प्रमुख दत्तराम पाण्डेले जानकारी दिनुभएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो साँझ पाउने छ बजीतिर